नमस्कार स्वागत अभिवादन कार्यक्रम ओजेलका खबरमा म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट समाजका विविध गतिविधिहरूको संगालो कार्यक्रम ओजेलका खबरको आज हामी चार सय साठी श्रृङ्खलामा छौ त आज हामी प्रस्तुत गर्नेछौ बिसौं वर्षदेखि बाँझिएको खेतमा यति बेला विशाल कृषि फर्म र एक जोडीको मिलन र बिछोडको कथा पस्किने छौ त अबको पौनी एक घन्टा हामीसँगै होला अब ढिलै नगरी लागौ आजको पहिलो विषयतर्फ गुल्मीको रेसुङ्गा नगरपालिका दस सिमी चौरमा बिसौं वर्षदेखि बाँझो रहेको खेतमा यति बेला त्यहाँका केही युवाहरूले संयुक्त रूपमा विशाल कृषि तथा पशु पंक्षी फर्म सञ्चालन गरेका छन् प्रस्तुत छ हामीले तयार पारेको यो स्थलगत रिपोर्ट हामी गुल्मीवासी भएर पनि गुल्मी भित्रैको एउटा नौलो ठाउँमा आइपुगेका छौँ हाम्रा लागि यो थलो मात्र नौलो छैन नाम पनि नौलो लागेको छ किनभने गुल्मीको अर्खले भन्न साथ हामी सदरमुकाम तमगासबाट तर्फ सम्झिने गर्दथ्यौँ तर दक्षिण तर्फ पनि गुल्मीको अर्खले रहेछ भन्ने कुरा आज यो थलोमा आएर हामीले थाहा पाउन सकेका छौँ यो अर्खले भन्ने ठाउँ हो साबिक सिमिचोर गाविसको हाल रेसुङ्गा नगरपालिका दसको टापुमा थालेमाले भन्ने स्थानमा जहाँ रेसुङ्गा विमानस्थल अब सञ्चालन हुने चरणमा छ पिच हुँदैछ यही बखतमा त्यो रेसुङ्गा विमानस्थलबाट ठ्याक्कै देखिने टापु एउटा समथल स्थान छ यो अर्खले भन्ने थलो यहाँनिर केही वर्ष यता बाँझिएको थियो तर यहाँका पौरखी युवाहरूले पर्पोजका रूपमा अथवा कृषि क्षेत्रमा बहुद्देश्य राखेर उहाँहरूले चाहिँ यहाँनिर कुखुरा पालन खसी बोका पालन विभिन्न चराचुरुङ्गी पालन त्यस्तै गरेर माछा पालन बङ्गुर पालन अनि विभिन्न तरकारी खेती गर्दै हुनुहुन्छ एक सय तिस रोपनी क्षेत्रफलमा यो फैलिएको छ यो कृषि क्षेत्र यो क्षेत्रको अवलोकन गर्न आज हामी यहाँ आइपुगेका हौँ हामीसँग राष्ट्रिय चर्चित कलाकार रामचन्द्र चन्द पनि हुनुहुन्छ उहाँ पनि यो ठाउँबाट अत्यन्तै आकर्षित हुनु भएको छ यस्तो थलो रहेछ यहाँ केही गर्न सकिन्छ भनेर यहाँका अगुवाई गर्नु भएको छ कृषि फर्मको यो कृषि फर्मका साथीहरूलाई प्रोत्साहित गर्दै हुनुहुन्छ हामी यहाँ देखिरहेका छौँ प्रशस्त लोकल कुखुराहरू यहाँ चरिरहेका छन् त्यसै गरेर उता चाहिने तरकारी खेती भइरहेको छ यहाँ केही व्यक्ति इन्चार्जका रूपमा पनि बस्नु भएको छ सुन्दर कटेजहरू निर्माण हुँदैछ यहाँ विभिन्न योजनाहरू बनाइँदैछ यो सुरुवात भइरहेको छ यो सुरुवातलाई हामी आम दाजुभाइ दिदीबहिनीहरू समक्ष पस्केर उहाँहरूलाई पनि यस क्षेत्रमा कृषि क्षेत्रमा पशुपालनको क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यका साथ आज हामी यहाँ आइपुगेका हौ अब हामी ढिलै नगरी यो कृषि फर्मको इन्चार्जसिप भएका केही व्यक्तिहरूसँग कुराकानी गर्न गइरहेका छौ यो कृषि फर्मको नाम श्री बाख्रेटारी दोमई कृषि पशुपन्छी तथा माछा पालन फर्म भनेर लेखिएको छ रेसुङ नगरपालिका दस सिमिचौर अर्खले गुल्मी भनेर लेखिएको छ आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तर यो सूचना पार्टी पनि हो नाम करार खेती कार्यक्रम कुल लागत रकम आठ लाख सडसठी हजार एक सय अठासी अनुदान चार लाख तेत्तिस हजार पाँच सय चौरानब्बे रहेको छ अनुदान ग्राहीको साझेदारी रकम चार लाख तेत्तिस हजार पाँच सय चौरानब्बे रहेको छ सम्पादन भएका मुख्य क्रियाकलापहरू बिउ कुखुराको चल्ला कुखुरा खोर माछा पोखरी निर्माण रहेको छ आर्थिक सहयोग कृषि ज्ञान केन्द्र रहेको छ यो सम्भवत यो पहिलो वर्षको कार्यक्रम हो अनुदानका कार्यक्रम सँगै आफ्नै व्यक्तिगत लगानीमा पनि उहाँहरूले यहाँ विभिन्न कृषि तथा पशुपन्छी र माछा पालन सुरु गर्दै हुनुहुन्छ हामी हामी पारित देखिरहेका छौँ एक दुई तिन चार पाँचवटा टनेलहरूमा तरकारी खेती गरिएको छ सञ्चालक हुनुहुन्छ यहाँको शुभ नाम चाहिँ मेरो रामबहादुर कुँवर रामबहादुर कुँवर कतिजना हुनुहुन्छ यसमा सहभागी हामी चारजना समिति को को हुनुहुन्छ हाम्रो भक्तराज हुनुहुन्छ भक्तबहादुर पौडेल भक्तबहादुर पौडेल हिमाल कुँवर स्वयं रामबहादुर कुँवर र छत्रबहादुर खत्री हिमाल कुँवर भनेको कहाँको हो हाम्रो यी चारपल्ला दरबारको अनि लगभग तपाईँले कति लगानी गरिसक्नु भएको छ र कति लगानी गर्ने उद्देश्यका साथ यसमा आउनु भएको छ हामीहरूको लगभग अहिलेसम्म दस बाह्र लाख जति लगानी लगाइसकेका छौँ हामीहरूले सबैको उ गर्दाखेरि करिबन पचास साठी लाख जति लगानी लगाउने पानीमा छ हाम्रो कृषिसँगै हामी कृषि टुरिज्मको लागि हामी प्रोसेस गरिरहेका छौँ जहाँसम्म त्यो हामीहरूले गरेर छोड्नेछौँ कति भयो सुरु गर्नु भएको हामीहरू ए करिब एक वर्ष भयो एक वर्ष भयो जोस निराश हुनुपर्ने अवस्था छैन छैन जहाँसम्म यतिखेर अब थोरै थोरै तरकारीबाट उत्पादन भइरहेको छ कुखुराहरू छन् पहिला त यहाँ त पानी थिएन होला तपाईँको अहिले यहीँ पानीको पाइपहरू आएको छ पहिला त यहाँ त विद्युत पनि थिएन होला यो सबै व्यवस्थापन तपाईँले गर्नुभयो होइन पानीको लागि त्यसपछि मोटर बाटो विद्युतको लागि हाम्रो रेसुङ्गे नगरपालिकाले गरेको छ हामी पहिले त्यहाँ पुरै पन्ध्र बिस वर्ष पहिले हामीहरूले यहाँ खेती गरिन्थ्यो तर यो सबै पछि बन्जाड भएको थियो यो पनि खेतै हो खेतै हो त्यो पनि यो कति वर्ष थियो यो बाँझिएको खेत करिबन पन्ध्र बिस वर्ष बाँझिएको बिस वर्ष बाँझिएको खेत यो कसको खेत थियो यो उयो पारी गुल्मी दरबार गाउँपालिकाको स्वयं मेरो स्वयं यो भौतिक रचना भएको सायद स्वयं मेरै हो अरू गुल्मी दर पुरा गुल्मी दरबार गाउँपालिकाको हाम्रा बसाइसराईका कारणले बाँझिएको के हो त्यस्तै नै बसाइसराई प्लस युवाहरू अब विदेशी नै लहर आयो अब बुढाबुढीले गर्न नसक्ने पारीबाट वारी आउनु पर्यो त्यस कारणले पुरै बाँचिन्छ तपाईँ पहिला के गर्नुहुन्थ्यो पहिले म इन्डियातिर थिएँ कति वर्ष बस्नु पन्ध्र बिस वर्ष यताउता इन्डियातिर त्यसपछि आफ्नो देशमा हुन्छ भनेर फेरि यता सुरु गरियो यो एक वर्षको अन्तरालमा ठिकै छ सन्तोषजनकै छ अब लगभग पहिले त त्यस्तै थियो अब किनभने कृषिमा उतिखेरै हुँदैन यो लगाउने त्यसपछि एक वर्ष छ महिना बाख्रा पाले पनि करिबन एक वर्षपछि बल्ल त्यसको उत्पादन हुन्छ अब लगभग लगभग ठिकै छ अब आवश्यक सन्तोष पद्धति सुरुवात खेडमा अहिले तपाईँले खसी बोका बाख्रा कति पाल्नु भएको छ लोकल कुखुरा घाँसहरू के के छन् अहिले तपाईँसँग परिचित यतिखेर हामीसँग करिबन छब्बिस सत्ताइसवटा साना ठुला गरेर बाख्राहरू छन् अहिले करिबन एक सौ लोकल कुखुरा हालेकोमा पचास पन्ध्र बिसवटा बेचियो भालेहरू अरू तिस पैँतिसवटा छन् त्यसपछि केही सिम्पलको लागि हामीले देख्नको लागि हाँस छन् त्यसपछि बट्टाइ राखेको छु करिबन पचास साठीवटा छन् ट्राईको लागि किनभने यहाँ हुन्छ कि हुँदैन यो किनभने यो एरिया क्राइट एरिया हो वन्यजन्तुहरू आएर कुखुराहरू खाइदिन्छ बाग्ला हानिदिन्छ तर त्योसम्म त भएको छैन बुङ्गुरको खोर बनिरहेको छ करिबन यतिखेर दसवटा बुङ्गुर हाल्ने प्लानिङमा छु त्यसपछि अब टनेल चलिरहेको छ अब फेरि पारीमा यो पुरा बजारमा एकपटक जोतेको हो त्यो फेरि जोतेर त्यसमा भेडी खुर्सानीहरू लगाउने प्लान गरेको छ मतलब अगवारी खुर्सानी छ यो अहिले त्यो बाँझो देखिएको जमिनलाई पनि तपाईँले सदुपयोग गर्न सक्नुहुन्छ कर्मश हजुर हजुर आधी जति जति सकेको छ केहीमा आलु लगाइसकेको छु कर्मश यसलाई माथिसम्मै जोत्ने प्लानिङ छ यो पर्यटकीय क्षेत्रको रूपमा पनि यसलाई विकास गर्न सकिने रहेछ किनभने यहाँ चाहिँ विशेष गरेर विद्यालयका भाइ बहिनीहरू यहाँ अवलोकन गर्ने बस्न आउने कृषि उत्पादन सम्बन्धी ज्ञान लिने थलो पनि रहेछ त्यतातिर पनि सोध्दै हुनुहुन्छ हजुर हजुर हामी पनि कृषि पर्यटक प्लस यसलाई एउटा कस्तो भने जस्तै डाइरेक्ट आएर यहाँ कृषिको लागि तालिमको लागि डाइरेक्ट फिल्डमा आएर काम गर्ने हिसाबको हामी गराउँदैछौँ जहाँसम्म त्यो सक्सेस भयो क्यामरा ह्यान्डलिङ गरिरहनु भएको छ यसै कृषि फर्मका सञ्चालक भक्त पौडेल ब्याकग्राउन्डमा भए पनि तपाईँहरूको भावी उद्देश्यका बारे बताइदिनुहोस् अलिक कृषि क्षेत्रलाई चाहिँ एउटा रिसर्च सेन्टर जुन विद्यार्थीलाई चाहिँ अनुगमन गर्ने ठाउँ चाहिँ बनाउने भनेर हामीलाई यसमा लागिरहेका छौँ र यसमा लाग्दाखेरि हामीले अब केही कटेजहरू अहिले निर्माण भइसकेका छन् र केही हाम्रा तपाईँको टेन्टहरू कोरियाबाट आइसकेका छन् र हामीले सम्भवतः हामीले यो कोरोनाका कारणले यसलाई चाहिँ तत्कालै सुचारू गर्न सकिएन अब आउँदो वैशाखसम्म यसलाई चाहिँ हामीले सुचारू गर्ने तर्खरमा छौँ र यसका लागि चाहिँ अब कस्तो समस्या भइरहेको छ भन्दाखेरिमा हामीले जुन हिसाबमा कृषि क्षेत्रमा काम गर्ने कामदारको अलिकति समस्या भएको कारणले गर्दा यसलाई अलिकति ढिला भएको हो नत्र भने यसलाई हामी सुचारू गरिसक्थ्यौँ र आगामी हामी वैशाखसम्म जसरी पनि यसलाई चाहिँ सञ्चालन गरेर आम गुल्मीवासीलाई चाहिँ एउटा यो गौरवको ठाउँ चाहिँ हो यो कृषि रिसर्च सेन्टर चाहिँ बनाउनुपर्छ है भनेर यसमा हामी पहल गरिरहेका छौँ लागि पनि रहेका छौँ यसमा चाहिँ अब विशेष भूमिका जुन फर्ममै यहाँ बसेर अब हाम्रो सञ्चालक मध्येमा रामबहादुर कुँवरले एकदमै महत्त्वपूर्ण भूमिका खेलिराख्नु भएको छ उहाँले गर्दा पनि आजसम्म हामीले यो फर्मलाई चाहिँ यहाँसम्म पुर्याइसकेका छौँ भने आगामी दिनमा पनि हामीले यसलाई अझै उच्च स्थानमा पुर्याउने चाहिँ हाम्रो लक्ष्य रहेको छ जस्तो तपाईँहरूले यहाँ एकदम सुन्दर कहिरोहरू पनि रहेछ होइन माथिबाट केबुल कार चलाउन सक्ने हो भने यहाँ होइन अझै मान्छेहरू आउने सक्नुहुन्थ्यो माथि जस्तो एयरपोर्ट नजिकै छ एयरपोर्टबाट छर्लङ्ग यहाँ देखिँदो रहेछ लाइटिङको व्यवस्था साझामा त्यस्तो भइदियो भने अलिक आकर्षित हुन्थ्यो होला होइन यसको लागि र जुन अहिले हजुरले कुरा गरिराख्दा यो कपेरे हाउस छ यो कपेरे हाउस भन्ने पनि हामीले एउटा कपेरे हाउस छ त्यसलाई चाहिँ कपेरे हाउसको रूपमा निर्माण गर्ने र यहाँ नजिकै रहेको छ एउटा आँपको बुटो त्यो आँपको बुटामा चाहिँ हामीले ट्री हाउस उसको कन्सेप्टमा लगिरहेछौँ भने यहाँभन्दा अगाडिपट्टिको एउटा ठुलो खेत छ खेतमा हामीले पचास मिटरको एउटा स्विमिङ पुलको कन्सेप्ट लिएका छौँ त्यो स्विमिङ पुलबाट कमसेकम मिटरको भयो भने सय मिटरको गुलिङ जिल्लामै नमुनाको रूपमा चाहिँ यसलाई चाहिँ स्विमिङ गेमिङलाई चाहिँ प्रतिस्पर्धा गराएर चाहिँ स्विमिङ क्षेत्रमा पनि गुलिङ जिल्ला अगाडि छ है भन्ने हिसाबले सिक्ने र कमसेकम प्रतिस्पर्धा गराउने चाहिँ हाम्रो खास गरी एकान्त र शान्त स्थल रहेको छ अब हामीसँगै यहाँ आउनुभएका चर्चित कलाकार रामचन्द्र चन्द कोरोना संक्रमण पछि उहाँसँग पनि हामी झण्डै दुई तिन वर्षपछि चम्का भेट भयो संयोगले आज उहाँको पनि मिडिया कर्मी हाम्रो भक्त पौडेल पौडेलजी काठमाडौँ उहाँसँगै काम गर्नुहुने साथीको हैसियतले यो अवलोकन गर्न जाउँ भन्ने हामी यहाँ आइपुगेका हौँ रामचन्द्रजी सर्वप्रथम त यहाँलाई हार्दिक स्वागत छ कार्यक्रममा धेरै धेरै धन्यवाद छ धेरै पछि हाम्रो जम्का भेट भयो कहिले काहीँ फोन बाहेक हामी प्रत्यक्ष भेट्न पनि नपाएको झन् दुई वर्ष भयो गुलमिला माया मारेको हो कि तपाईँहरू कम आउन थाल्नुभयो नि अब यस्तो हुन्छ कहिले काहीँ यो मेला महोत्सवले बढी चाहिने यो एउटा ट्रान्जिट टाइप पर्थ्यो हाम्रो त्यो हिसाबले पनि यहाँहरूसँगको सहकार्य यहाँहरूसँगको आत्मीयता त्यसरी प्रत्यक्ष बाँड्न पाइन्थ्यो अहिले यो महामारी यहाँले भनिसकेपछि मेला महोत्सवहरूको चाहिँ नि जुन अवस्था नभइसकेपछि हामीहरू जुन स्थानमा छौँ त्यहीँ बसेर सङ्घर्ष र साधना गरिरहेका हुन्छ तपाईँको कलाकारी त कस्तो चलिरहेको छ अहिले ठिकै छ अब जुन एउटा मेला महोत्सव र विभिन्न कार्यक्रममा सुरु भएर केही आर्थिक चाहिँ नि आमदानी गर्ने हाम्रो एउटा कार्यक्रम पनि हुने गर्थ्यो अथवा पेसा नै त्यही पर्थ्यो त्यो नभइसकेपछि पनि अहिले एउटा हाम्रो कला सिफ जुन एउटा गीत सङ्गीत सम्बन्धित रहेर एउटा एरेन्जको पाटोहरू रेकर्डिङ स्टुडियोका कुराहरू यी कुराहरूले पनि केही साथ दिइरहेको छ र यसै कुराहरूले मलाई अल्झाइरहेको छ र यही कुरामा म अहिले चाहिँ व्यस्त नै हुनुहुन्छ व्यस्त नै छु तपाईँ हामी आज संयोगले अलिकति अर्खले भन्ने बित्तिकै हामी हाम्रो लागि त नहुने भयो होइन यो अर्खले भन्ने ठाउँ रहेछ यति सुन्दर रहेछ तर अहिलेसम्म यो अर्खले ओजेलमा रहेछ होइन हजुर हजुर माथिबाटै देख्नुभयो केरा खेती विभिन्न यहाँ कृषि उत्पादन हेर्दै आयौँ पारी केरा खेती देखिरहेका छौँ यतापट्टिको बेल्टको मान्छेहरू चाहिँ विशेष गरेर व्यावसायिक खेतीमा चाहिँ राम्रैसँग लाग्नु भएको रहेछ भन्ने कुरो यो उदाहरण हो होइन ठाउँ र ठाउँलाई हामी आउँदै गर्दा बाटो केही असहज भए पनि होइन यो बाटो त अब केही समयपछि फ्रागिलो बन्दै जाला यस्तो उन्नति हुँदै जाला हामी आशा गरौँ र पनि माथिबाट यो झर्दै गर्दा हामी अत्यन्तै खौलो मान्ने गरेका थियौँ कस्तो ठाउँमा यो भक्तजीहरूको टिमले चाहिँ नि कार्यक्रम गरेको होला अथवा चाहिँ कस्तो ठाउँमा यो कृषि उत्पादनका कुराहरूलाई अगाडि बढाएको होला भन्ने थियो जिज्ञासा थियो तर यहाँ आइसकेपछि यहाँले भनिसकेपछि यो कार्यक्रमको आरम्भमा यहाँले एउटा टापु भन्नुभयो त्यो टापुलाई जाने उपमा दिँदै गर्दा साँच्चीकै मैले टापु नै पाएँ यहाँ आइसकेपछि जुन प्रयोजनको लागि यो ठाउँ यहाँले चयन गर्नुभयो अत्यन्तै मनमोहक र साँच्चीकै राम्रो स्थानलाई चाहिँ चयन गर्नुभएको हो भनेर चाहिँ नि मैले महसुस गरेँ सम्भव छ यो टापुबाट एउटा तपाईँ समुद्र छोरको धनी एउटा गीत गाइदिन सम्भव छ यसको छायाङ्कन बाँकी छ रेकर्डकारी चाहिँ सोधिएको छ श्री प्रसाद थापा दाई धानको बाला साइली शब्द सङ्गीत अत्यन्तै अलिकति पुरानो पुस्तासँग म जोडिएको छु अग्रज दाईसँग उहाँले एउटा गीत सुनाइदिनु भयो मलाई साँच्चीकै मन छ मैले भनेको जुन जुन पेसा आस्थासँग आबद्ध हामी सबैलाई मैले समेटेँ त्यो हामी जहाँनिर छौँ हामी त्यहीँनिर राम्रो गरौँ मरेर लानु केही छैन भनेर एउटा सन्देशमुखी गीत छ यो सन्देशमूलक छ कसले के नै लयो खै लैजानु पो के छ र बाचुन्जेलको सहारा रहेछ एउटा मन भन्ने छ हामी यहाँ यसरी जम्मा भएका छौँ आज चाहिँ नि भक्तजीको टिमले यो कृषि गर्दै गर्दा यहाँ अवलोकन गर्ने एउटा सु अवसर प्रदान गर्नुभएको छ अडि बनिसकेको छ वा छायाङ्कन गरेर प्रकाशित गर्न मात्रै बाँकी हो सारमसमा गीत कसले किन लाग्यो खै लैजानु पो के छ र बाँचुन्जेलको सहारा रहेछ एउटा मन कसले किन लाग्यो खै लैजानु के छ र बाँचुन्जेलको सहारा रहेछ एउटा मन यो स्थायी मात्र मैले गुनगुनाएँ संयोगले आज कृषि रिपोर्ट मार्फत हामीले धेरै जसो गुल्मेलीहरूलाई अर्को अर्खले पनि छ गुल्मी भनेर चिनाउने अवसर पनि पाएका छौँ हामी पनि यो टिमलाई धेरै धेरै शुभकामना दिन चाहन्छौँ प्रगतिको कामना गर्न चाहन्छौँ रेसुङ्गा नगरपालिका दस साबिक सिमिचोर गाविसको एउटा तल फाँटमा वर्षौंदेखि बाँझिएको जमिनलाई जसरी सदुपयोग गर्दै हुनुहुन्छ टारी दोमही कृषि पशुपन्छी तथा माछा पालन फर्म जुन सञ्चालन गर्नु भएको छ गत एक वर्षदेखि प्रगतिका केही झिल्काहरू देखा परिसकेका छन् आगामी दिनमा पनि थप प्रगतिको कामना गर्दै यहाँनिर अर्का सञ्चालक हुनुहुन्छ हिमाल कुवर मैले कृषि फाँटमा त मैले उहाँलाई देखेको चिनेको थिएन तर गायक कलाकारको रूपमा उहाँलाई मैले पहिले चिनिसकेको व्यक्ति हुनुहुन्छ भर्खरकै युवा हुनुहुन्छ हिमाल कुवर अहिले उदयमान कलाकारको रूपमा फेरि कृषि क्षेत्रमा हात हाल्नु भएको छ हिमालजी यो कन्सेप्ट चाहिँ कसरी आयो मलाई चाहिँ कसरी आयो भन्दाखेरि मेरो चाहिँ पहिलेदेखि नै चाहिँ बाहिर जाने